कार्यक्रम लाइभ सुन्न सक्नुहुन्छ भने तपाईँले यो कार्यक्रमका सर्ट फर्महरू मेरो व्यक्तिगत युट्युब च्यानल चन्द्र घरानमा र तपाईँले सबै Sauga dot blogspot dot कममा पनि चाहेको बेला यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ तपाईँ पनि यदि आफ्नो मान्छेलाई मायालु सन्देशहरू दिन चाहनुहुन्छ वा प्रेम र जीवनसँग सम्बन्धित तपाईँका भोगाईहरू भावनाहरू लेखेर पठाउन चाहनुहुन्छ अथवा तपाईँ शृङ्गारिक गजल मुक्तक सायरी लेख्न रुचाउनुहुन्छ भने हामीलाई पठाउन सक्नुहुन्छ तपाईँको म्यासेजहरू साइरीहरू तपाईँको भावना पठाउनको लागि चाहिँ फेसबुकमा गएर सबै सौगात टाइप गर्नुहोस् हाम्रो फेसबुक पेज देखा पर्छ र त्यो पेजको मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेको छ त्यो पोस्टमा तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ अथवा त्यो पेजमा सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ अथवा तपाईँले रेडियो अनमोलको रेडियो अनमोलको जुन फेसबुक पोस्ट छ त्यो पोस्टमा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 कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी प्रेमका कुरा गर्छौँ अनि तपाईँका सन्देशहरू पनि राख्ने गर्छौँ सन्देश पठाउनका लागि फेसबुकमा गएर सबै सौगात टाइप गर्नुहोस् हाम्रो फेसबुक पेज देखा पर्नेछ र त्यो पेजमा तपाईँले हामीलाई मुटुदेखि मुटुसम्मको लागि कार्यक्रमको पोस्ट गरेको ठाउँमा कमेन्ट गर्न सक्नुहुन्छ अथवा त्यो पेजमा सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ आज पनि मसँग तपाईँका थुप्रै कमेन्टहरू छन् ती कमेन्टहरूलाई कार्यक्रममा स्थान दिइरहेको छु यो पहिलो कमेन्ट गर्नुभएको छ कुर्वान हवारीजीले र उहाँ लेख्नुहुन्छ हाई हजुर sweet remember am from Nepal Bharat Maitri radio Shrota Sangh Birgunj Parsa district upcoming Sangh dedicated to my wife Begum Tajma Hawari Vijay Paudel Himmat Khadki Ramdhar मेहता रामलाल सुमन पूजा योङहाङ जमिन्दार बाबुको इमान्दार छोरा बेसहारा दिव्या सोनहा सिमला सिमु मिना श्रेष्ठ रुबिना थामी अरुण नदी खत्री युक्त प्रसाद श्रेष्ठ टिकाराम सुनवार घायल अभिरमान सुनवार बौद्ध वज्राचार्य रोजिन रोजिन भवन भावना सिटौला एन्ड विमल भुजेल भन्नुभएको छ कुर्बान हवारीजीलाई धेरै धन्यवाद छ उहाँ हाम्रो नियमित श्रोता हुनुहुन्छ र हामीलाई सदैव माया गरेर यसरी नै कमेन्टहरू गरिरहनुहुन्छ यहाँलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी हाम्रो नियमित श्रोता हुनुहुन्छ अर्को साथी उहाँ एकदमै छोटो छोटो कमेन्टहरू लेखेर हामीलाई पठाउनुहुन्छ र उहाँले लेख्नुभएको छ सफिरा सिर्जना सुनवारजी र उहाँले लेख्नुभएको छ हाई नमस्ते गुड नाइट अल भन्नुभएको छ सफिराजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ उहाँ पनि उहाँ हुनुहुन्छ पूजा योङहाङजी र उहाँले लेख्नुभएको छ दर्शन नमस्ते नमस्कार सयपत्री मिडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङसेबुङ गाउँपालिका दुई इलाम घर भई हाल झापाबाट रात्रिकालीन सन्देश राख्नुपर्दा साथीहरू अमित इसारन चौधरी साजन योङहाङ लिम्बू वेदराज कान्छा रामलाल सुमन सुमन गुरुङ विनोद लजालु पूर्वेली आकाश राई कुर्बान हवारी बुद्धवीर तामाङ जगत कोयु राई विनोद लिम्बू दिपशाली तेजिका राई मिसिङ रेवत निश्चल ढकाल प्रकाश अर्पण हिम्मत खड्की लगायत मेरो नाम र आवाजसँग परिचित सम्पूर्णलाई गुड नाइट मिठो सपनीको कामना ओके बाई बाई भन्नुभएको छ पूजाजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म र मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र र आज पनि मैले तपाईँका सन्देशहरूलाई कार्यक्रममा स्थान दिइरहेको छु कार्यक्रममा कसरी सहभागी हुने तपाईँलाई फेरि एकपटक जानकारी दिन चाहन्छु तपाईँले फेसबुकमा सबै सौगात टाइप गर्नुहोस् र सबै सौगात टाइप गरेपछि तपाईँले हाम्रो फेसबुक पेज देख्नुहुन्छ सबै सौगात र त्यो पेजको मुटुदेखि मुटुसम्मको पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ वा सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ अथवा तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ र यो जानकारी मैले तपाईँलाई राखेँ र तपाईँ आज भने कमेन्ट गर्दै गर्नुहोला आज तपाईँले गर्नुभएका कमेन्टलाई म आउँदो साथको कार्यक्रममा स्थान दिनेछु अहिलेलाई भने सुनौँ यो सुमधुर साङ्गीतिक आवाज हमने सोचा नहीं था कभी ऐसा रुख जिंदगी ने मोड़ लिया कैसा हमने सोचा नहीं था कभी ऐसा आता नहीं यकीन क्या से क्या हो गया किस तरह मैं तुमसे बेवफा हो गया साफ कर दो मुझे माफ कर दो इतना ही कर दो करम दिल दे दिया है जान तुम्हें देंगे दगा नहीं करेंगे सनम बन गया दीवाना मैंने क्यों सादगी को नहीं जाना चाहत यही है कि इस कदर प्यार दूं कदमों में तेरे मैं दो जहां वार दूं चैन मेरा ले लो खुशी मेरी ले लो दे दो मुझे दे दो सारे गम दिल दे दिया है जान तुम्हें देंगे दगा नहीं करेंगे सनम मेरी कहानी इन्हें समझो ना तुम सिर्फ पानी मेरे अश्क कह रहे मेरी कहानी इन्हें समझो ना तुम सिर्फ पानी रो रो के आंसुओं के दाग धुल जाएंगे इनमें वफा के रंग आज घुल जाएंगे पास तुम रहोगी भूल अब ना होगी करूंगा ना तुम पे से तुम दिल दे दिया है जा तुम्हें देंगे दगा नहीं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 त्यस्तो मौकाहरू गुमाउँछौँ कहिलेकाहीँ बाध्यताले हामी विदेशिन्छौँ एकअर्काबाट निकै टाढा पुग्छौँ म त कार्यक्रमबाट बारम्बार तपाईँलाई भन्छु श्रीमान श्रीमती छुट्टा छुट्टै बस्नको लागि बनिएको होइन हाम्रो सृष्टिकर्ताले नै श्रीमान र श्रीमतीलाई सँगै बस्ने यो योजनासहित बनाउनु भएकोले हामी एकअर्कालाई माया गर्छौँ र सधैँ सँगै रहने चाह गर्छौँ त्यसैले सकेसम्म श्रीमान श्रीमती छुट्टेर बस्नु हुँदैन भनेर म कार्यक्रमबाट बारम्बार भन्ने गर्छु तर पनि हाम्रो समाजमा यस्तो बाध्यताहरू छ जो बाध्यताको कारणले गर्दा एकअर्काबाट निकै टाढा रहने त्यस्तो सम्भावना छ र ती कारणहरूले गर्दा कहिलेकाहीँ हामीमा विभिन्न समस्याहरू पनि आउँछ एकअर्काप्रति हुनुपर्ने स्वाभाविक प्रेम स्नेह आधार नझल्किन सक्छ छोराछोरी पनि आमा बुवासँग नजिक नहुने अहिले त झन् धेरै समस्या छ हामी एउटै घरमा छौँ र पनि खाना खाने बेला सँगै हुँदैनौँ सबैजना कोही मोबाइल खेलाइरहेका हुन्छौँ एकजना एक कोठामा अर्को अर्को कोठामा यस्तो वातावरण छ अहिले तर यस्तोबाट हामी जोगिने हो भने चाहिँ हामीले केही न केही कुराहरूलाई विचार गर्नुपर्छ परिवर्तन गर्नुपर्छ त्यो परिवर्तनमध्ये सबैभन्दा पहिलो परिवर्तन चाहिँ हो श्रीमान श्रीमती सँगै बस्ने श्रीमान श्रीमती जस्तो सुकै अवस्थामा पनि सँगै बस्यौँ भने परिवारले पनि त्यही सिक्छ भोलि पर्सि छोराछोरीले पनि त्यही सिक्ने अवस्था हुन्छ र हामी एकअर्कालाई प्रेम आदर र सद्भाव झल्काइरहन सक्छौँ कार्यक्रम मुटुदेखि मुटुसम्ममा म फेरि लिँदैछु तपाईँकै सन्देशहरू र यो सन्देश पठाउनु भएको छ कसले पठाउनु भएको छ हेरौँ एकपटक कमेन्ट गर्नुभएको छ कमेन्ट गर्नुहुने साथी हुनुहुन्छ को हुनुहुन्छ को हुनुहुन्छ सफिरा सिर्जना सुनवार उहाँले कमेन्ट गर्नुभएको रहेछ फेरि दोहोऱ्याएर सफिरा सिर्जना सुनवारले नमस्ते दाय हजुर मिस यु गुड नाइट भन्नुभएको छ सफिरा सिर्जना सुनवारजीलाई कमेन्टको लागि धेरै धन्यवाद छ सदैव हामीलाई यसरी नै माया गरिरहनुहोला त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ कर्णप्रिय केसी सङ्गीतजीले उहाँको पनि कमेन्ट बेला बेलामा आइरहन्छ लेख्नुहुन्छ नमस्ते म चाहिँ कर्णप्रिय केसी सङ्गीत घर भई सङ्गीत कहाँ घर भई लेख्नुभएको रहेछ घर दाङ ए दाङमा रहेछ नमस्ते म चाहिँ कर्णप्रिय केसी सङ्गीत घर दाङ तुलसीपुर हाल भारतको हिमाञ्चलबाट कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णलाई सम्झन चाहन्छु भन्नुभएको छ धेरै धन्यवाद छ कर्णप्रिय केसी सङ्गीतजी तपाईँको यो मिठो कमेन्टको लागि भारतको हिमाञ्चलमा रहेर पनि तपाईँले हामीलाई सिकि सुनिरहनु भएको छ र तपाईँले हामीलाई सुनेर यति मिठो म्यासेज पठाइदिनु भएकोमा धन्यवाद छ आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्ट आओस् भनेर हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ कमल मुखियाजीले मिस यु अल फ्रेन्ड्स भन्नुभएको छ कमलजीलाई पनि कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रामलाल सुमनजीले हेलो गुड नाइट हजुर रात्रिकालीन दर्शन शुभ सपनीको मिठो कामना है त म नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घको सदस्य फ्रम पर्सा जिल्ला हाल समुद्र पारेको देश मलेसियाको पेनाङ जिल्लाबाट प्रोग्राम मार्फत गुड नाइट सन्देश राख्नु पर्दा हजुर लगायत प्राविधिक मित्रलाई अनि मनमुटुका साथीहरू अप्सरा दाहाल भट्टराई विजय पौडेल सर जमिनदार बाउको इमान्दार छोरो पूजा योङहाङ सफल पौडेल खत्री लक्ष्मी पौडेल मिडिया प्रेमी नतासा लिम्बू कुर्बान हवारी सर मङ्गु मगुर्नी मनिषा थापा मनिषा कार्की प्रतीक्षा थापा मगर बुद्धवीर तामाङ रुबिना थामी लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ रामलाल सुमनजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ कमला राईजीले हेलो नमस्ते म कमला राई सङ्खुवा सभाबाट सम्झना सबैमा ल भन्नुभएको छ कमलाजी धेरै धन्यवाद छ सङ्खुवा सभाबाट हामीलाई कमेन्ट गर्नुभएको छ आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्ट हामी पर्खिरहेका हुनेछौँ दिल के सितम देखो दिल के जख्म देखो साथ बहती है दर्द सा सौ बार देता है दिल दिल दिल ये दिल दिल दिल, दिल साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगा मेगाहर्ज हेटौँडा मकुवानपुरबाट र रेडियो अनमोल डट कमबाट र हाम्रो पात्र मोबाइल एपबाट पनि तपाईँले यो कार्यक्रम लाइभ सुनिरहनु भएको छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी हामी प्रेमका कुरा गर्छौँ अनि तपाईँका सन्देशहरू पनि राख्ने गर्छौँ सन्देश पठाउनका लागि फेसबुकमा गएर सबै सौगात टाइप गर्नुहोस् हाम्रो फेसबुक पेज देखा पर्नेछ र त्यो पेजमा तपाईँले हामीलाई मुटुदेखि मुटुसम्मको लागि कार्यक्रमको पोस्ट गरेको ठाउँमा कमेन्ट गर्न सक्नुहुन्छ अथवा त्यो पेजमा सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ आज पनि मसँग तपाईँका थुप्रै कमेन्टहरू छन् ती कमेन्टहरूलाई कार्यक्रममा स्थान दिइरहेको छु र अबको क्रममा भने म तपाईँको लागि एउटा कविता राख्दैछु यो कविता हामीले लिएका हौँ साहित्य पोस्टबाट साभार गरेका हौँ र कविताको शीर्षक छ स्वतन्त्रता र समानता यो कविता गीता बजगाईजीले लेख्नुभएको हो उहाँको घर गोर्खा हाल चाहिँ अमेरिकामा हुनुहुन्छ र उहाँको कविता यस्तो छ जन्मसिद्ध स्वतन्त्रताको अधिकारलाई कोपिला लाग्न समेत नदिए पारिवारिक मूल र समाजको हुलले बिस्तारै घिजोल्न थालेपछि देख्नु र भोग्नुको तारतम्य भिन्न भएको हुने होइन र अनि जन्मनसाथ तथा कथित सबै समाजको विभेदकारी नियम कानुनको चौघेरामा घेरिँदै वरपरको परिवेश र वातावरणसँग क्रीडा गर्दै हुर्कन बाध्य तिमी र मैले देशअनुसारको भेष नगरी स्वतन्त्रता र समानताको वर्चस्व कसरी अँगाल्न सक्थ्यौँ त केवल मान्छेलाई मान्छे र पशुलाई पशु भनेर छुट्याउन जानेको तिम्रो र मेरो बालसुलभ मनलाई हाम्रो आफ्नै समाजले बलात्कार गरी घोकायो आफ्नो र पराई तेरो र मेरो भनेर संस्कार पाठ अनि उडायो हावा बनाई आकाशमा घुमाएको बादल बनाई क्षितिजमा उरालो खहरे बनाई पखेरामा र किनारा लगायो भङ्गालो बनाई बगरमा छेक्यो पर्खाल लगाई साँधमा थमायो ऋणको भार काँधमा त्यसपछि त झन् स्वतन्त्रता र समानता दुई ढुङ्गाको बिचको तरुल बनेर चोटिन थाले प्रत्येक कालनाबाट ज्वालामुखीको राप बनेर उम्लिए न घर न घाट धुलो मिसिएर उड्यो धुवा जताततै त्यही धुवाको मुस्लोमा कुहिरोको काग बनेर उडिरह्यौँ हामी र हामीसँगै उड्यो हाम्रो स्वतन्त्रता र समानता त्यसपछिको परिणाम हल्लै हल्ला हल्लियो अखण्डता बिरामी भई थलियो विखण्डन जन्मिएर जातीय धार्मिक लैङ्गिक पेसागत पैसागत र रूपगत इत्यादि नाममा विभेदहरू उम्लिए टोल टोलका घर छिमेक विभाजित भए र स्वतन्त्रताको उपहास गराए उफ आज सद्भावको सुगन्धित फुललाई ऐजौरो समानको तितो ठिमाहाले दुर्गन्धित पारेको देख्छु सुसङ्गठित समाजको कल्पना गफले झारेको देख्छु आश्चर्यको कुरा त असमानताको बीच रोप्दै निरर्थक वाक्य उकलिएर देख्छु प्रसव पीडाले छटपटाएकी आमाको चितकार र छटपटाहट देख्छु अनुत्पादक वस्तुमा लगानी गर्दै रूपान्तरित र समुन्नत समाजको परिकल्पना उत्तेजित भएको देख्छु यस्तो उत्तेजना मरुभूमिको बगरमा जाइजुई रोपेर फुलको बासनाको परिकल्पना गर्नु जस्तै होइन र अझै सोच्ने कुरा त माटो र पानी बिना निस्लो बालुवामा के फुल फुल्न र फक्रन सक्लान् त चेतनाको गरामा बीज उमारी बाला झुलाउन जुनको टहर टहमा चाँदीका ढिक्का फलाई समानताको सास फेर्न स्वतन्त्रताको अस्तित्व घनीभूत हुनुपर्दछ अन्यथा स्वतन्त्रता र समानता तासको घर सरह हुनेछ अन्यथा स्वतन्त्रता र समानता तासको घर सरह यो कविता वाचन गरे मैले स्वतन्त्रता र समानता शीर्षकको गीता बजगाई गोर्खा हाल अमेरिकामा हुनुहुन्छ हामीले साहित्य पोस्टबाट यो कविता साभार गरेका थियौँ साँच्चै नै माया गर्ने मान्छेहरू हामी मानिसहरू विशेष गरी स्वतन्त्रपूर्वक बाँच्न इच्छा गर्छौँ हामी कसैले आफूलाई कर्काप गरेको जबरजस्ती गरेको मन पराउँदैनौँ अनि अरूलाई पनि त्यस्तो गर्न चाहँदैनौँ तर हामी विभिन्न कुराहरूमा विभाजित भएका छौँ कहिले समाजको कुरामा कहिले जातको कुरामा कहिले धर्मको कुरामा हामी केवल मान्छे भएर बाँच्न जानेका छैनौँ त्यसैले पनि हाम्रो स्वतन्त्रता र हाम्रो समानता अर्थात् मानिस भएर बाँच्न पाउनुपर्ने स्वतन्त्रता अनि मानिस हुनुको समानता हामीबाट अहिले लोप भइरहेको छ यस्तै शीर्षकमा यो कविता हामीले राख्यौँ र आगामी दिनमा पनि यस्तै कविताहरू हामी तपाईँको लागि स्थान दिनेछौँ छोड़ लूं तेरी धड़कनों को छू लूं तेरा जिस्म ओढ़ लूं तेरी धड़कनों को छू लूं तेरा जिस्म ओढ़ लूं रिश्ता जोड़ लूं तेरी धड़कनों को छू लूं तेरा जिस्म ओढ़ लूं तेरा जिस्म ओढ़ लू तेरी धड़कनों को छू लूं तेरा जिस्म ओढ़ लू இசையும் ரேஷிதா ஜோடுனு तेरी धड़कनों को छू लूं तेरा जिस्म ओढ़ लूं ठहरा चाहे तू ये माने या ना माने तेरी मोहब्बत पे है मेरा पहरा चाहे तू ये जाने या ना जाने तेरे लिए मैं